मेरो कुरा नखस्किराख त मिठो कुराहरूमा नआति धेरै न हाल संसार तेरो होइन बुझेर पाइला चाल अजम्भरि माया बिस्तारै पाउलास अहिलेलाई चाहिँ रोक्दै हो खोजी तलास समाला फेलाइ अब बच्चा छैनस् बरु छातीभित्रै गुम्सिएर बस सोच्नलाई ठिक हो कि होइन खासमा मलाई पनि थाहा छैन मलाई तेरा बेदना एकचोटिलाई सुन्न यता म तँलाई सम्झाउँदा थाकिसकेँ खुसी छु भनेर प्राय जसो डाँटिरहन्थे म पढ्थेँ मक्क हाँसिरहन्थेँ माथिरहन्थे तर त फस्तिस मायामा उसले छोड्थ्यो लास्टमा तँलाई साथी बन्दे हो म मान्छु उनी राम्री छिन् नति उसको त्यो मुस्कानेरी थाम्ने नसक्ने त फुर्सदको बेला उसकै नामले र बस्न मलाई नबस्न रातभरि मस्कि ए मुटु सुनिदेन मेरो कुरा नघुमी राख फेरि पर्लास फर्ममा सोची सम्झी मात्र गाँच्नु अर्कासँग मित्रता ठट्टा गरे होइन मैले फेरि रुइ बस्नु पर्ला अब बोला उसँग कुनै दिन भेट अरूभन्दा उसको लागि गीत लेख ठुलो संसारमा सब थरी थरी अनि धैर्य गर्ने सिक लाग हजारौँमा एक त बसिरहेको राख्छस् लाखौँ हजारौँको खोजीमा सोचिरहेको छ साइड टु हार्ट कनेक्सन खोजीमा छ सजिलै गर्छ सबैलाई भरोसा त्यसैले देखिरहेको छु तमा इन्सेक्युरिटिजको फोबिया त जसलाई पनि आफ्नो साथी मान्छस् त्यसैले उसले सोध्छ तँलाई साथी मात्र ए मुटु जहिले नि न आधी रात त किन सोच्नु पर्यो उसको बारे आधी रातमा यसो एउटी खोकी होइन खासमा मलाई पनि थाहा छैन नसुन मलाई तेरा बेदना एकचोटिलाई सुन्न एता